नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ राज र म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कार व्यवसायलाई सुनिराख्नु भएको छ र कार्यक्रम लोकझङ्कार व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्म उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा र कार्यक्रम लोकझङ्कार व्यवसायमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ र आजको यो बसाइमा भने निकै नै रमाइला लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ तपाईँले नै मन पराउनुभएका तपाईँले नै रुचाउनु भएका र भर्खर बजारमा आएका लोकदोरी भाकालाई हामी कार्यक्रममा स्थान दिन्छौँ र तपाईँको त्यो अलिकति तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस पनि गर्छौँ हामी र कार्यक्रमको सुरुवातमा एउटा मिठो लोकदोरी भाकालाई जोड्ने बेला भएको छ राजकुमार बानिया अनि पूर्णकला गाविसको सुमधुर आवाज रहेको छ यो भाकामा बेग्लै भाषु अहिले भन्ने भाका रहेको छ अब क्रममा तपाईँको लागि यो मिठो भाका छ र यो भाकापछि फेरि उपस्थित हुने नै छौँ time भएको अहिले राजकुमार बानी अनि पूर्णकला ऋषिको सुमधुर आवाजलाई हामी पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसायमा आज निकै नै रमाइला लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ तपाईँले नै रुचाउनु भएका तपाईँले नै मन पराउनु भएका लोकदोहोरी भाकालाई हामी कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ तपाईँले सुन्न सक्नुहुनेछ कार्यक्रम लोकझङ्कार हरेक दिन बिहान दस बजेको अर्पण समाचार समाचारपछि करिब करिब एघार बजीसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच हल्समा र इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिन सक्नुहुनेछ र कार्यक्रम लोकझङ्कारको बसाइमा फेरि अर्को भाकालाई स्थान दिने बेला भएको छ रामजी खान अनि राधिका हमालको सुमधुर आवाज रहेको छ यो भाकामा भयो मन पानी पानी भाका अब क्रममा तपाईँको लागि यही भाकापछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार थुलो पाँच मेगाहल्स र कार्यक्रम लोकझङ्कारको बसाइ सँगै रहनुहोला त्यही माथि डिम्पल पानी राम्रो मान्छे नि सिम्पल भयो मन पानी पानी हो लाग्दो देखेसी जवानी मलाई मन पर्यो नुवाकोटे नानी भन्देऊ न म किन जाने किन जानी तिमाथि डिम्पल तिमाथि पानी राम्रो मान्छे नि सिम्पल भयो मन पानी लोभै लाग्नु देखे जवानी मलाई मन पर्यो नुवाकोटे नानी भन्देऊ न म सीता जाने कि नजाने ओइ खाली भन्देऊ न म सीता जाने कि नजाने चञ्चले पानी चञ्चले पानी मन पर्यो नाकोटे सन्नानी भयो मन पानी लोभै लाग्दो देखेसी जवानी मलाई मन पर्यो नुवाकोटे नानी भन्दै न म सिधा जानी किन जानी चञ्चले पानी चञ्चले बानी, मन पर्यो नकोटे सन्नानी भयो मन पानी लोभै लाग्दो देखेसी जवानी मलाई मन पर्यो नुवाकोटे नानी भन्देऊ न म सीता जानी किन जानी ओइ काली भन्देऊ न म सीता जानी किन जानी साह्रै राम्रो गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहरर्ष जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने छाती लगातार घ्यार घ्यार भइरहने पटक पटक निमोनिया हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने कोका हान्ने रोग लागिरहने छाती दुख लाग्ने खकारमा रगत आउने मुख हात खुट्टा निलो हुने निसासिने पटक पटक दोहोरिएर ज्वरो आउने पखला भइरहने वजन घटेर जाने बालबालिकामा हुने सुगर थाइरोइड आदि समस्या भएको बालबालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep freeze washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache one 180 CC 2009 2010 Bike of the Year Award प्राप्त Apache आरटीआर 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली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 साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य पाँच एकसठ छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैतालिस website W W W dot HM K Chitwan dot कम किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर पाइटर नाथ करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी जस्तै भएको छ सुन्न पाउँदा रेडियो अर्पण नराम्रो सोचाइमा डुल्न हुँदैन गीत सङ्गीत समाचार सुन्न परे ए हजुर रेडियो अर्पण कहिल्यै भुल्न हुँदैन नमस्कार आदरणीय श्रोताहरू म लोक तथा दोहोरी गायक पुरुषोत्तम नेउपाने यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा थ यो छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हजमा र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम लोकझङ्कारीको व्यवसायमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग पनि कुराकानी गर्छौँ हरेक दिन हरेक प्रस्तुतिको साथ उपस्थित हुन्छौँ हामी र आजको यो शनिबार व्यवसायमा भने भर्खरै बजारमा आएका लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिसमा हामी गरिराखेका छौँ अब फेरि अर्को भाकालाई कार्यक्रममा स्थान दिने बेला भएको छ कुलेन्द्र विक्क अनि पूर्णकला विषीको सुमधुर आवाज रहेको छ यो भाकामा हामीले माया लाइसकेका छौँ यो मिठो भाका अब क्रममा तपाईँको लागि सकेका छौँ उनी मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौँ नजरको देखा दे मलाई मुटु साटियो एकाएक हामीले मायालाई सकेका छौँ जुनी जुनी हुने गरी चोखो मायालाई सकेका छौँ उनी मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौँ उनी मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौँ सकेका छन् जुनी जुनी हुने गरी चोखो मायालाई सकेका छौँ हामीले माया लाइसकेका छौँ निकै नै रमाइलो लोकदोरी भाका थियो कुलेन्द्र विक्क अनि पूर्णकला ऋषिको सुमधुर आवाजमा सजिएको यो लोक भाकालाई हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम लोकझङ्काको व्यवसायमा सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोलो पाँच मेगाहज र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा यिनै भाकाहरूलाई प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रम वाक्य बिदा माग्ने बेला भइसकेको छ यति बेलसम्म रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहज र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारकै प्रसार सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र यति बेलसम्म मेरो आवाजलाई रेडियो स्टेजसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई विशेष आभार प्रकट भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री मधिवस्त मगर पनि एरोक्सीको गन्ध प्रकाश प्रकाश खटुवाल अनि सम्झना लामिछानेको मगरलाई पृष्ठभूमिमा अगाडि बढाउँदै कार्यक्रम लोकझङ्कारको व्यवसायबाट ओजेल बढ्छु नमस्कार राम्रो बनाउने मलाई भने खाउ खाउ झै बनाउने यो रक्सीको गन्ध गन्ध झम्मी खायो झम्मी हिँडो यो रक्सीको गन्ध रक्सी खाएको मजा नै बेग्लै छ दुध घिउ खानु भन्दा नराम्रो गन्ध तिमीलाई भने खाउ खाउ झै बनाउने यो रक्सीको गन्ध जति खायो झन् यो रक्सीको गन्ध रक्सी खाएको मजा नै बेग्लै छ दुध घिउ खानु भन्दा जति खायो झन् यो रक्सीको गन्ध रक्सी खाएको मजा नै बेग्लै छ दुध घिउ खानु भन्दा समाजको दर्पण सुन्नु होला रेडियो अर्पण तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हात जोडी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो भएका नेपालकै प्राप्त वरिष्ठ रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको video x-ray echocardiography video